मटुको शरीर एक दिन मिली जाने छ हाँसेर यहाँ के घर छौ तिमी मरणको दिन नजिकै छ माटोको शरीर माटेमा एक दिन मिली छ अनिश्चित जीवन मानिसको पानीको भाव जस्तै उडी जाने अनिश्चित जीवन मानिसको पानीको भाव जस्तै उडी जाने लौभन साथी जाने कहाँ मरण पछि तिम्रो हातमा लौभन साथी जाने कहाँ मरण पछि तिम्रो हातमा माटोको शरीर माटेमा एक दिन मिली जानेछ मुक्ति नपाई मृत्यु भए तिम्रो तिम्रो लागि नरकको कुण्ड छ मुक्ति नपाई मृत्यु भए तिम्रो तिम्रो लागि नरकको कुण्ड छ प्रभु येसुमा विश्वास गरे तिम्रो लागि अनन्त स्वर्ग छ प्रभु येसुमा विश्वास गरे तिम्रो लागि अनन्त स्वर्ग छ बाटोको शरीर माटेमा एक दिन मिली जाने सा स्वर्गीय पिता को एक लौते पुत्र अवतरली जग में जन्म लिए स्वर्गीय पिता को एक लौते पुत्र अवतरली जग में जन्म लिए तिम्रो र मेरो पापलाई बोके क्रुसमा आफ्नो प्राण दिए तिम्रो र मेरो पापलाई बोके क्रुसमा आफ्नो प्राण दिए माटोको शरीर माटेमा एक दिन मिली जानेछ हाँसेर यहाँ के गर्छौ तिमी मरणको दिन नजिकै छ माटोको शरीर माटेमा एक दिन छ